काठमाडौँमा शुरू भएको महाधिवेशन पच्चीस गते नै सम्पन्न गर्ने बताइए पनि मतपत्र छापेर निर्वाचन गर्नु परेको र बन्द सत्र लामो समय चलेकाले निर्वाचन प्रक्रिया ढिलो भएको हो यसैबीच बिहान एघार बजेदेखि मतगणना शुरू हुने भएको छ त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर हलमा मतगणना हुने बताइएको छ पहिला पदाधिकारी र पछि केन्द्रीय सदस्यहरूको मतगणना शुरू हुने बताइएको छ आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारी हुँदैछ भोलि दिउँसो चार बजे अर्थमन्त्री डाक्टर रामचरण महतले व्यवस्थापिका संसदमा पेश गर्ने आगामी वर्षको बजेटको आज दिनभरिमा तयारी सकिने अर्थ सचिव युवराज भूषालले जानकारी दिनुभयो राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको लागि पाँच खरब छयानब्बे अरबको सीमा दिए पनि बजेटको आकार सीमा भन्दा झण्डै पन्ध्र अरब बन्ने भएको छ यो वर्षको बजेटमा हुने बचत राम्रो वैदेशिक सहयोगको प्रतिबद्धता र राजस्व बन्ने सम्भावनाका कारण स्रोत बढ़ेकोले बजेटको आकार छ खरब दस अरब भन्दा माथि जाने देखिएको सचिव भुषालले जानकारी दिनुभयो सुभाषपले सिधै खर्च गर्न पाउनुपर्ने गरी पाँच करोड़ मागेपछि लामो समय छलफलमा रहेको अर्थ मन्त्रालयले सुभाषदको माग सम्बोधन गर्न बीचको बाटो निकालेको छ सुभाषदको मागलाई सम्बोधन गर्ने गरी एउटा निर्वाचन क्षेत्रमा कम्तीमा पाँच करोड़ रूपियाँ जाने व्यवस्था मिलाइएको सचिव भुषालले बताउनुभयो त्यसको खर्च भने सुभाषदले सिधै नगरी सरकारी निकायले गर्नेछन् तर योजना निर्माण र अनुगमनको लागि लागि सम्बन्धित निर्वाचन क्षेत्रको प्रत्यक्ष निर्वाचित सभासदको संयोजक तुमास जिल्लाका समानुपातिक सभासद रहेको समिति बनाउने व्यवस्था बजेटमा गर्न लागि सचिव भूषालले बताउनुभयो यसो गर्दा योजना कार्यान्वयनमा सभासदको सहभागिता पनि हुने र तलदेखि सिफारिश भइरहेका योजनाले पनि बजेट पाउने भएकोले बीचको बाटो खोजिएको उहाँले बताउनुभयो यसले सभासदज्यूको माग पनि पूरा हुन्छ र थुकिएका योजनामा पनि खर्च हुन्छ उहाँले भन्नुभयो भन्नुभयो देशको बाटो यही नै हो तर नेपाली कंग्रेस नेकपा एमाले एकीकृत नेकपा माओवादी सहितका मुख्य दलका सभासदहरूले निर्वाचन क्षेत्र कार्यक्रमका लागि पाँच करोड़ रूपियाँ नछुट्याए बजेट पारित गर्न नदिने चेतावनी दिएका छन् यद्यपि सभासदले प्रत्यक्ष खर्च गर्ने गरी यसअघि देखि पाउँदै आएको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको दस लाख रूपियाँलाई स्पटक पनि निरन्तरता दिइनेछ यस्तै बजेटले कृषि जलविद्युत पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ कृषिमा आयात प्रतिस्थापन गर्ने गरी कृषकलाई अनुदान छोट सुविधा ल्याइने सचिव भूषालले बताउनुभयो युवाहरूलाई कृषि व्यवसायमा लगाउन बजेटले विशेष जोड़ दिनेछ यसको लागि विदेशमा रोजगारका क्रममा सिप सिकेर फर्केका युवालाई कृषि व्यवसायमा लगाउन विशेष योजना ल्याइने उहाँले बताउनुभयो संविधान सभामा प्रतिनिधित्व गर्ने र बाहिर रहेका साना दलहरूले आज मोर्चा गठन गर्ने भएका छन् एकीकृत माओवादी संघीय समाजवादी र मधेसवादी दलहरूले पहिचानका आधारमा संघीयता निर्माण गर्न भन्दै मोर्चा घोषणा गरेको तीन दिनभित्रै फेरि साना दलहरूले पनि उही उद्देश्य राखेर मोर्चा घोषणा गर्न लागेका हुन् त्यसका लागि दिउँसो एक साल ट्रेनिङ अगाडि कालीमा टिबेनकोटमा कार्यक्रमको आयोजना गरिएको खुमुवान राष्ट्रिय मोर्चा नेपालका अध्यक्ष तथा सभासद रामकुमार राईले जानकारी दिनुभयो एकीकृत नेकपा माओवादीको स्थायी समितिको बैठक आज पनि जारी छ अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिमपाटमा जारी बैठकमा नेताहरूको कार्यविभाजनका विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ बैठकमा संविधान निर्माण पार्टीमा देखिएको विवाद नेता बाबुराम भट्टराई पक्षको असन्तुष्टि लगायतका विषयमा छलफल भइरहेको नेता अग्नि सापकोटाले जानकारी दिनुभयो नेकपा माओवादीको गत साढे अठार देखि जारी केन्द्रीय समितिको बैठकले निरन्तर तामा आजबाट केन्द्रीय समितिको विस्तारित बैठक बस्दैछ केन्द्रीय समितिमा पुनः केन्द्रीय सदस्य मात्र सहभागी रहेकोमा विस्तारित बैठकमा केन्द्रीय सल्लाहकार र वैकल्पिक केन्द्रीय सदस्यहरू समेत सहभागी हुनेछन् माओवादी केन्द्रीय समितिको बैठकमा अध्यक्ष मोहन वैद्यले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव र त्यसमा असहमति सुनाउँदै सचिव नेत्र विक्रम चन्दले फरक प्रस्ताव पेश गरेपछि थप छलफलका लागि विस्तारित बैठक बोलाइएको हो बैठकमा अध्यक्ष वैद्यले जनयुद्धको चकमा जनवृद्धि विद्रोहको कार्यदिशा सहितको प्रस्ताव प्रस्तुत गरेमा त्यसमा असहमति जनाउँदै सचिव चन्दले जनयुद्धको निरन्तरतामा जनविद्रोहको कार्यदिशाको प्रस्ताव पेश गर्नु भएको छ अध्यक्ष वैद्यले संक्रमणकाल रहेसम्म विद्रोहको सम्भावना रहने बताउँदै पार्टीले विद्रोहको तयारीमा लाग्नुपर्ने एमावधि सहितको मोर्चा बनाएर जनपक्षीय संविधान निर्माणका लागि दबाव दिनुपर्ने आफ्नो प्रतिवेदनमा उल्लेख गर्नु भएको छ दुईवटा प्रतिवेदनमा सहमति नजुटिएपछि आजबाट विस्तारित बैठक नै बोलाइएको हो आषाढ़ शुक्ल पूर्णिमाको अवसरमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै आज गुरू पूर्णिमा मनाइँदैछ वैदिक धर्म ग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरू पूर्णिमाका रूपमा लिने गरिएको छ संस्कृतविद शक्तिमोहन जोशीले वैदिक कालदेखि नै गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइने यो दिन गुरूप्रति शिष्यले सम्मान प्रकट गर्ने महत्वपूर्ण दिन भएको बताउनुभयो आजको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरूको सम्मानमा शिष्यहरूले विभिन्न मिष्टान्न भोजनका श्रद्धा श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरूलाई आमा बुवा श्रम मान्ने प्रचलन समेत रहेको उहाँले जानकारी दिनुभयो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ राज्यले युवाहरूको पहिचान गरी विशेष नीति र कार्ययोजना ल्याउने स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीको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 अमेरिकी राष्ट्रपति बारक ओबामा र जर्मन चान्सलर एङ्गेला मर्केलसँग आफ्नो टेलिफोन वार्ता भएको भन्दै श्रमपन्थी विरूद्धको कार्यवाहीमा भने आफूलाई कसैले नरोक्ने दावी गरेका छनृ यसैबीच गाजा क्षेत्रमा जारी इजरायली सेनाको आक्रमणमा मृत्यु हुनेको संख्या एक सय पाँच पुगेको छ जसमा अधिकांश सर्वसाधारण र बालबालिका छन् प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले गरेको हवाई हमलामा सडसठी सेना गम्भीर घाइते भएको जनाएको छ संयुक्त राष्ट्र संघका मानवाधिकार आयुक्त नबी पिल्पेले इजरायलको सैन्य अभियानले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन हुन सक्ने बताएका छन् कुनै समय गुजरातको मुख्यमन्त्री हुँदा नरेन्द्र मोदीलाई विश्वास समेत नदिएको अमेरिकाले प्रधानमन्त्री भएपछि भने भ्रमणका लागि औपचारिक निम्तो दिएको छ हिजो अमेरिकाको विदेश मन्त्री विलियम बर्सनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकी राष्ट्रपति बारक ओबामाको तर्फबाट निमन्त्रणा पत्र दिएका छन् उक्त पत्रमा ओबामाले द्विपक्षीय सम्बन्धलाई निर्णायक साझेदारीका रूपमा नजिकको सम्बन्ध कायम गरी काम गर्ने इच्छा व्यक्त गरेका छन् मोदीले उक्त पत्र प्राप्त गर्न साथ आगामी सेप्टेम्बरमा अमेरिकाको भ्रमण गर्ने संकेत गरेका छन् अमेरिका भ्रमणको औपचारिक पत्र पाएपछि भारतीय प्रधानमन्त्रीको कार्यालयले धन्यवाद ज्ञापन गर्दै अमेरिकी राष्ट्रपति बारक ओबामाको प्रशंसासहित एक विज्ञप्ति जारी गरेको छ खेल समाचार विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ नेपाली समयअनुसार बिहान पौने दुई बजी हुने खेलमा आयोजक राष्ट्र ब्राजिल र गत संस्करणको उपविजेता नेदरल्याण्ड्स आम्ने सामने हुनेछन् ब्राजिल तीन पटकको विश्वकप विजेता जर्मनीसँग सेमी फाइनलमा सात एक गोल अन्तरले पराजित भएको थियो यसै गरी नेदरल्याण्ड ट्राइबेकरमा अर्जेन्टिनासँग चार दुई गोल अन्तरले पराजित हुँदै तेस्रो स्थानमा भिन्न लागेका हुन् दुवै टीम उपाधिहरूबाट बाहिरिएकाले आजको खेलमा जित्दै विश्वकप यात्राको सुखद अन्त्य गर्ने प्रयासमा हुनेछन् ब्राजिलले समूह चरणमा क्रोएसिया क्यामरूनलाई हराएको थियो मेक्सिकोसँग भने गोलरहित बराबरी खेलेको थियो प्री क्वार्टर फाइनलमा चिलीसँग बराबरी खेल्दै नतिजा ट्राइबेकरमाबाट निकाल्दा ब्राजिल क्वार्टर फाइनलमा पुग्न सफल भएको थियो क्वार्टर फाइनलमा कोलम्बिया विरूद्ध विजयी भएको ब्राजिलले सेमी फाइनलमा भने जर्मनीसँग लज्जास्पद हार बिहान बाध्य भयो यस्तै नेदरल्याण्डले पनि समूह चरणमा स्पेन विरूद्ध शानदार शुरूआत गरे पनि उक्त प्रदर्शनलाई निरन्तरता दिन सकिन उसले समूह चरणमा अस्ट्रेलिया र चिलीलाई हराएको थियो प्री क्वार्टर फाइनलमा मेक्सिकोलाई पछि पारेको नेदरल्याण्डले क्वार्टर फाइनलमा कोष्टारिकालाई ट्राई ब्रेकरमा स्तब्ध बनायो तर सेमी फाइनलमा अर्जेन्टिना विरूद्धको ट्राई ब्रेकरमा भने नेदरल्याण्डको विपक्षीमा रहेर तेस्रो स्थानका लागि आज मैदान उत्रनुपर्ने भएको हो उपाधि भिडन्त भने भोलि हुनेछ उपाधिका लागि भोलि जर्मनी इटाली र अर्जेन्टिना भिन्ने छन् बिहान दस बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज बिहान सकिएको मतदानमा दुई हजार एक सय चौन्न मत खसियो मतगणना भने एघार बजेदेखि शुरू हुने गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै आज गुरु पूर्णिमा मनाइँदै गुरूप्रति शिष्यले सम्मान प्रकट गर्ने महत्वपूर्ण दिन भएको संस्कृत जोशीको भनाई श्रमपन्थी विरूद्ध कारवाही गर्न कुनै पनि अन्तर्राष्ट्रिय शक्तिले नरोक्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको भनाई गाजा क्षेत्रमा चारै जनाको आक्रमणमा मृत्यु हुनेको संख्या एक सय पाँच पुग्यो र विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने आयोजक राष्ट्र ब्राजिल र नेदरल्याण्ड बीच प्रतिस्पर्धा हुने हवस् बिहान दस बजेको अर्पण समाचार सकियो सुजिता हमाल बिताउँ नमस्कार यस अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापा खाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The नेक्स्ट education आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one का लागि सुन्नु हजुर उमेर उन्नाइस पुगिसक्यो हाइट छ फुट छ पढाइ ब्याचलर ट्यालेन्टै छु तर एउटा गर्लफ्रेन्ड छैन अहिले त गर्लफ्रेन्ड छैन यस्तै थोत्रो बाइक चढ्दै हिँडिस् भने भोलि तेरो बिहे पनि हुँदैन मैले जस्तो रोयल इनफिल्ड बुलेट बाइक चढ्नु पर्यो नि ए सागर तिमी यहाँ पो आज बुलेट चढाएर मलाई घुमाउन लाने भने होइन ओ साँच्ची हो त आज तिम्रै पालो हो नि ओके लेट्स मुभ ए कुरो यस्तो पो त्यसो भए म पनि हिँडेँ बुलेट किन्न रोयल इनफिल्ड बुलेट बाइकको चितवनको एकमात्र आधिकारिक विक्रेता यति अटोमोबाइल रत्नगर दुई टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी दुई सय उनासाठी मोबाइल अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय साठी र अन्ठानब्बे एक बाहन्न शून्य तेइस बयानब्बे साथै हामी कहाँ फाइनान्सको सुविधा पनि उपलब्ध छ के कता हिँड्यौ वैदेशिक रोजगारीको प्रोसेसिङको लागि काठमाडौँ हिँडेको ठुल्दै ल किन जानु पर्यो काठमाडौँ रत्नगर आठ पुरानो कर्मचारी पेट्रोल पम्प सँगै रहेको श्री कृष्ण कन्सल्टेन्सीमा जाऊ न हजुर दुबईको तार मलेसिया साउदी अरब लगायत अन्य गल्फ कन्ट्रीहरूमा सुपथ मूल्यमा जान चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस् सम्पर्क श्रीकृष्ण कन्सल्टेन्सी रत्नगर आठ पुरानो कर्मचारी पेट्रोल पम्प शिखर हार्डवेयरको माथि मोबाइल अन्ठानब्बे एक उनातिस चौसठी तिन सय दुई र अन्ठानब्बे चार पैँसठी चौवन्न सात सय अडतिस फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी तिन सय छैसठी नमस्कार खडानन्द गुरु नमस्कार नमस्कार लौ न गुरु मेरो यो गाडी जहाँ लगेर सर्भिस गरे पनि टल्किँदै टल्किएन मेरो हात हेरेर भनिदिनु पर्यो <laughs> यो गाडीलाई कहाँ लग्यो भने न यहाँ जस्तै हुन्छ लौ न गुरु हरिओम नारायण नारायण काशी काशी हेर्न यो बच्चाको बुद्धि यस्तो कुरो पनि हात हेरेर भन्नुपर्छ त यस्तो कुरो त सबैलाई थाहा छ नि खैरनी चार मगनी चोक पर्सामा रहेको कङ्काली अटो वर्कसपमा जाउ न तिम्रो गाडी नयाँ जस्तै हुन्छ नि पूर्वी चितवनमा पहिलो पटक हाइड्रोलिक तरिकाले काम गरिने ज्याक्वास हामी कहाँ सम्पूर्ण किसिमका लाइट गाडीहरू डेन्टिङ पेन्टिङ तथा इलेक्ट्रिक सम्बन्धी सम्पूर्ण काम गरिन्छ सम्पर्क कङ्काली अटो वर्कसप खैरनी चार मगनी चोक पर्सा उपहार मार्बल सँगै प्रोप्राइटर कृष्ण विक मोबाइल अन्ठानब्बे शून्य छत्तिस त्रिसठी चार सय छैसठी छोरो पासपोर्ट बनाउँछु भन्छ फोटो खिच्न बजार गाछु म छोरो त आयो भन्छु म होइन धर्मेन्द्र फोटो ल्याइस् त भन्छु म फोटो लिन त पर्सि बोला चाहिँ